খবর नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासँगै इन्टरनेट लाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरेकै साथ सुनिरहनु भएको बिहान आठ बजेको ट्राफिक खबरमा तपाईँलाई स्वागत छ म सम्झना अब ट्राफिक खबर विस्तारमा नलप्रासीको चोरमारामा हिजो भएको कार दुर्घटनामा तीनजना घाइते भएका छन् बोटुलबाट नारायणगढतर्फ आउँदै गरेको बा आठ छ आठ शून्य दुई नम्बरको कार चोरमारामा दुर्घटना हुँदा तीनजना एकजना घाइते भएका हुन् घाइते मध्ये एकजनाको अवस्था गम्भीर रहेको छ घाइतेहरूको बुटुलमा उपचार भइरहेको छ तीव्र गतिमा रहेको कार अनियन्त्रित भई सडकमा नै धसिएको थियो अब पालो ट्राफिक खबरको कार्यकर्ता रिहाईको माग गर्दै एकीकृत माओवादी निकट यौङ कम्युनिष्ट लिङ वाइसेले आह्वान गरेको चितवन बन्दको कारण आज बिहानैबाट चितवनको रूट